जीवनका लागि सुनो हजुर नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको प्रश्न हो संविधान सभाको नयाँ चुनावमा साना दलहरूको जिम्मेवारी र भूमिका के हुन्छ हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्ष नेपाल चौतारी मार्फत तपाईँको आवाज एक साथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ कार्यक्रममा सहभागी हुन नयाँ चुनावमा थ्रेसवर्डमा दलहरूबीच सहमति भएन यसको अर्थ नयाँ संविधान सभामा सहभागी हुने दलहरूको संख्या बढ्न सक्ने अनुमान गरिन्छ यसले विचारमा अझै विविधता आउने सम्भावना छ त्यसबीचमा एकमत खोज्न सकिन्छ कसरी उता तेत्तीस साना दलहरूको एउटा समूह चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेका छ वैद्य नेतृत्वको नेकपा माओवादीले नेतृत्व गरिरहेको मोर्चाले मङ्सिर चार गतेको लागि तोकिएको चुनावको कार्यक्रम स्थगित नगरेसम्म वार्तामै नबस्ने भनेर अड्डी कसिरहेको छ यस्तो अवस्थामा चुनावी माहौल कसरी बनाउने गएको संविधान सभामा सानो आकारमा रहेका दलहरूको लागि यो चुनावको महत्व के छ यही विषयमा कुराकानी गर्न हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्ष दुई हजार दस सालदेखि नै राजनीतिमा संलग्न बिजुक्षले दुई हजार एकतीस सालमा पुष्पलाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भई नेपाल मजदुर किसान पार्टीको स्थापना गर्नुभएको नारायण विजी नेपाल जोजनामा तपाईँलाई स्वागत छ धन्यवाद श्रोताहरू तपाईँहरू पनि सहभागी हुन सक्नुहुन्छ हाम्रो पैसा नलाग्ने फोन नम्बर सोह्र साठी शून्य एक तिन चार पाँच छ सात त छँदैछ त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले आफ्नो विचार राख्न चाहनुभयो भने नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् त्यसै गरी हामी ट्विटरमा छौँ फेसबुकमा पनि छौँ तपाईँहरूले आफ्नो विचार त्यहाँ पनि राख्न सक्नुहुन्छ अध्यक्षज्यू चुनावको माहौल के बन्दैछ कस्तो देख्नुहुन्छ त्यो बिस्तारै चर्चा भइरहेको छ त्यो वातावरण पनि तयार हुँदै जाला मिति नै घोषणा भइसकेपछि अब वातावरण तयार भइसकेपछि घोषणा हुनुपर्ने मिति हो कि कि वातावरणै तयार हुन बाँकी छ त्यसको निम्ति त अब शासक दलहरूले आफ्नो घोषणापत्र तयार गरेका छैनन् घोषणापत्र शासक दलहरूले बाहिर ल्याइसकेपछि त्यसको टिका टिप्नेको रूपमा अनि निर्वाचनको वातावरणले गर्मी पाउनेछ शासक दल भने चाहिँ के हो चार ठुला दलहरू र जो शासनमा जान्छन् ती दलहरूलाई मैले भनेको तपाईँहरू शासित दल हामी जनताको प्रतिपक्षमा छौँ हामी प्रखर प्रतिपक्षको रूपमा हामी काम गर्छौँ शासनमा हामी जाँदैनौँ र गएका छैनौँ तपाईँहरू जस्तो दल त थोरै छन् नि शासक दलहरू धेरै छन् तर जनताको निम्ति धेरै काम गर्नुपर्ने हो नि त त्यसकारण ठुलो र सानोमा जसले राम्रो काम गर्छ त्यो ठुलो हो आकारले धेरै ठुलो उड जस्तो छ तर काम गर्दैन भने तिनीहरूको महत्त्व त्यति हुँदैन यो त उल्टो भयो नि जस्तो शासक र शासितको सरमान्य सिद्धान्तमा शासक थोरै हुन्छन् शासित धेरै हुने अब तपाईँले अहिले भनेको कुरा अनुसार सरकारमा नजाने अनि त्यसपछि आएर जनताका लागि सरकार जनताको पक्षमा अथवा सरकारको प्रतिपक्षमा बसेर चाहिँ कुरा गर्ने दल चाहिँ सानो यो त उल्टो भयो कहिलेकाहीँ प्रकृतिलाई हेर्दा त्यस्तै लाग्छ हात्ती धेरै हुँदैन तर कमिला त धेरै धेरै हुन्छ नि त त्यसो भएको हुनाले गुणको हिसाबले आकारको हिसाबले हेर्ने हो कि आकार प्रकार र सङ्ख्यालाई त्यसरी नै हामीले मनमा राख्नुपर्छ तपाईँले भन्नुभयो ठुलो दलहरू अहिले शासक दलहरू भनेर तपाईँले भन्नुभयो उनीहरूले एउटा संविधान सभाको चुनावका लागि घोषणापत्र बनाएर बाहिर ल्याइसकेपछि त्यसले वातावरण कस्तो पार्छ भन्ने कुरा देखाउँछ भनेर तपाईँहरूले बनाइसक्नु पहिला उनीहरू जो शासक शासक दलहरू छन् तिनीहरूको घोषणापत्र आइसकेपछि हामी टिका टेप्ने र विरोध हामी गर्छौँ तिनीहरूको हामीले के गर्छौँ भने हिजोसम्म बारम्बार तिनीहरू सरकारमा बसेकाहरूले देश र जनताको हितमा काम गर्न सकेनन् अब किन गर्न सकेन त्यो उनीहरूले भन्नुपर्छ जनताको सामने साथसाथै अब उनीहरू सरकारमा गएको खण्डमा उनीहरूले के गर्ने हो कस्तो किसिमको संविधान बनाउँछ त्यसमा हामी टिका टिप्पणी गरेर जनताको सामने उनीहरूले ल्याउँछौँ भनेपछि त संविधान निर्माणको निर्णायक त फेरि उनीहरू नै भए उनीहरू होइनन् जनता हुन् र अब तिनीहरूलाई जनताको सामने हामीले नङ्ग्याउनु छ अब सानो दल भनिने गरिन्छ अब हुन त चुनावले कुनै पनि दललाई ठुलो अथवा कुनै पनि दललाई सानोमा पुर्याइदिन सक्छ तर अहिलेसम्म साना दल भनेर जुन भनिन्छ त्यो हिसाबले तपाईँहरूको भूमिका भनेको टिका टिप्पणी मात्र हो त होइन ढुङ्गा ठुलो होला त हेरा सानो होला नि त मूल्यको हिसाबले त ढुङ्गा त केही अर्थै छैन त्यसै ठुला दलहरू जो अरबौँ रुपियाँ यिनीहरूले आफ्नो पार्टीको निम्ति आफ्नो मान्छेको निम्ति छन् सरकारमा बसेर राजधानीमा खानेपानी पनि दिन सक्दैनन् हरेक कुरा लठालिङ्ग छ तिनीहरूले हामी ठुलो पार्टी भनेर जनताको सामुन्ने मुख देख्न लाज मान्दैनन् भने यिनीहरू त निर्लज हुन् के को ठुलो र सानो उनीहरूले भन्न सक्नुपर्छ बडा आँटका साथ इज्जतका साथ हामी सरकारमा जाँदै यी राम्रा कामहरू गऱ्यौँ भनेर यिनीहरूले त सरकार चलाउन नसकेर प्रधान न्यायाधीशले ल्याएर राख्थ्यो बाबा अब हामीले चलाउन सकेन हामी निकम्मा भयौँ जे जति गऱ्यौँ हामीले लुट्यौँ अब हामी गर्दैनौँ भन्ने एउटा जनताको सामुने तिनीहरूले स्वीकार गरेका कुराहरू हुन् त्यसकारण हामी भन्छौँ अब उहाँहरूले कस्तो किसिमको घोषणापत्र ल्याउनुहुन्छ अहिलेको चुनावमा त्यसबारे हामी टिका टिका टिप्पणी गर्छौँ भनेपछि उनीहरूको घोषणापत्र पछि तपाईँहरूको सक्रियता सुरु हुन्छ जवाब तब सुरु हुन्छ हाम्रो यहाँ एकजना श्रोताले हामीलाई ट्विटरमा लेख्नुभयो मैले तपाईँलाई सोधिहालेँ चुनावको बेला मात्र देखिने नेपाल मजदुर किसान पार्टी अरू बेला कहाँ सुतिरहन्छ भन्नु न तपाईँहरू कुरेर बसेर त्यस्तो भन्नु होइन हाम्रो त विभिन्न जिल्ला जिल्लामा हामी छौँ उहाँलाई भन्नुपर्छ उहाँ श्रोतालाई उहाँले पत्र पत्रिकाहरू हेर्नुहुन्न होला ठुल्ठुला पत्र पत्रिकाहरू जो एउटा पुँजीवादी पार्टीहरू विदेशको सहयोगले सञ्चालित छन् ती पत्रिकाहरूको काम हाम्रो कुरो लेख्ने होइन तर जसले पत्रिका चलाउन दिएको छ उनीहरूको कुरा लेख्ने भएको हुनाले उहाँले विभिन्न जिल्लामा पूर्वदेखि पश्चिमसम्म उहाँले सोध्नुभयो र जनताको बीचमा जानुभयो थाहा हुन्छ हामी कहाँ कहाँ छौँ स्थिति चाहिँ त्यो हो अब सुरुमै कुरा सुरु गरेर यसो सुन्दाखेरि तपाईँ अहिलेको यो प्रक्रियासँग अहिले हामी जुन बाटोबाट हिँडिरहेका छौँ त्यो हिसाबले त्यति सन्तुष्ट सुनिनु भएन होइन जसरी काम गर्नुपर्ने हो शासक दलहरूले त्यसरी गरेनन् नि यो त हाम्रोभन्दा पनि जनताको सरकारको विषय हो कहाँनिर कुरा मिलेन तपाईँले अहिलेको यो सम्पूर्ण प्रक्रियामा हामी सबैले एक तहबाट यो खुसी हुने कि नहुने भन्ने कुराको अन्यलमा कुरा हो लगभग तपाईँको चुनावले नै एउटा देशलाई एउटा एउटा बाटो दिन्छ त्यो हिसाबले भन्ने हो भने यो उल्लासको माहौल पनि भन्न सकिएला तपाईँ निराश हुनुहुन्छ भनेपछि के कारण त होला त्यो होइन निराश होइन यो त सङ्घर्ष हो खुसीको कुरा होइन शोषक वर्गको विरोधमा एक किसिमको धर्मयुद्धै हो यो यो अहिलेका शासक दलहरू तिनीहरू पुँजीपति वर्गको र जमिनदारहरूका ठेकदारहरू हुन् तिनीहरू उनीहरूका आसेपासे हुन् त्यसको विरोधमा हामी सङ्घर्ष गर्छौँ त्यसकारण उहाँलाई पहिले घोषणापत्र ल्याउन दिउँ अनि हामी देखाइदिउँला उहाँलाई त्यसको अर्थ आफूलाई कम्युनिस्ट भन्ने शासन पनि चलाउने तर क्रान्तिकारी भूमि सुधार नगर्ने मजदुर र किसानहरूको बारेमा एक शब्द एक शब्द नबोल्ने एउटा अधिकार नदिने खालि रेमि रेमिटेन्स खाएर विदेशमा आफ्नो छोराछोरीलाई बेच्ने यिनीहरू कम्युनिस्ट हुन्छन् कम्युनिस्ट होलान् यिनीहरू र उनीहरूसँग सोध्नु छ बारम्बार सरकारमा बसेर सरकारको नेतृत्व गरेर कुन चाहिँ राम्रो काम गर्नुभयो त जनताको सामने आएर भन्नुहोस् त सिंहदरबार लुकेर भन्ने हो दुई हजार दस सालदेखि तपाईँ राजनीति गरिरहनु भएको छ सबै तपाईँका साथीहरू नै हुन् तपाईँ यसै पनि पुष्पलाल को नेतृत्वको पार्टीबाट छुट्टिएर दुई हजार एकतिस सालमा निस्किनुभयो त्यो भइसके पछाडि पनि तपाईँहरू हरेक समय संसदमा हुनुहुन्छ नै त्यसपछि सरकारमा तपाईँहरू नभए पनि तपाईँहरूको सहमतिमा सरकार बनेका पनि छन् भनेपछि तपाईँलाई पनि मैले शासकमा राखेँ भने के फरक पर्छ अरे धेरै फरक पर्छ अरे अब धेरै अब चौध पन्ध्र सालदेखि मात्रै हो दस सालदेखि होइन म त सानै थिएँ त्यस बेला पार्टीमा काम गरेको विद्यार्थी फ्रन्टबाट साथसाथै हामीले पुष्पलालजीदेखि नै भनौँ उहाँले त नेपालको कम्युनिस्ट आन्दोलनको जगै हाल्नुभयो तर त्यस बेलादेखिको जुन हाम्रो दृष्टिकोण थियो त्यसमा अहिले पनि हाम्रो भिन्नता आएको छैन उदाहरणको निम्ति हामीले गोर्खा भर्ती केन्द्रको विरोध सुरुदेखि नै छ कम्युनिस्ट आन्दोलनमा अहिलेका यी ठूला पार्टीहरू या जो शासक पार्टीहरू छन् गोर्खा भर्ती केन्द्रको पैसा खाएर बाँचेका छन् यिनीहरू त्यसकारण हाम्रै देशमा हाम्रा युवाहरूलाई काम दिन पाएको भएदेखि त गोर्खा भर्तीमा त जाने थिएनन् त्यसकारण मेरो प्रश्न उहाँहरूसँग छ बार बार तपाईँहरू सरकारमा जानुभयो सरकारको नेतृत्व गर्नुभयो भने तपाईँले यो विषयमा के एउटा सिन्को उठाउनु भयो एउटा थोप्लो राख्नुभयो लाज लाग्दैन कम्युनिस्ट भन्नलाई आफूलाई म यसरी प्रस्तुत हुन चाहन्छु उहाँहरूले जवाफ दिनुपर्छ यसको जनतालाई यो मेरो व्यक्तिगत रिस एबी पोखेको होइन मैले सैद्धान्तिक कुरो उठाइदिएको हो तपाईँलाई मैले यही प्रश्न भक्तपुरका जनताले त्यत्रो तपाईँलाई जितेर पठाए हरेकपल्ट जिताएका छन् तपाईँले भक्तपुरमा चाहिँ रोजगारी ल्याउन सक्नुभयो त अब तपाईँले यस्तो प्रश्न गर्नुभयो जो एउटा बुद्धिजीवीले गर्दैन जस्तै उदाहरणको निम्ति संसद सदस्य भनेको ऊ त देशकै हो र यो गाविसको जीविसको नगरपालिकाको सदस्य होइन जनताले मलाई चुनेर पठाएको तिमीले हेर राम्रो विधेयक बनाउनु सरकारको नीति निर्माणमा तिमीले भाग लिनु र गलत कुराहरूको खण्डन गर्नु तिमी सरकारमा जाने होइन है प्रखर प्रतिपक्षको रूपमा काम गर्नु भनेर मलाई जनताले पठाएको हो मैले आफ्नो धर्म निभाएँ उनीहरूले तपाईँलाई सरकार नजाने भनेका थिए बहुमत नदिएको सरकार कसरी जाने <laughs> यदि नेम किपाले जनताले बहुमत दिएको भएदेखि हाम्रो कर्तव्य हुन्थ्यो तर हामीले त बहुमत दिएको होइन सानो पार्टी भनेको जनताले कम सङ्ख्यामा जिताएको मान्छेहरूको कर्तव्य हुन्छ हेर तिमी सरकारमा नजाने है पछि पिसल लगाउनु नभने तिमी आफ्नो घोषणा पत्र अनुसार तिमी गर तिमी सरकारमा गएर पैसा खान पाउँदैनौ भनेर खबरदारी गरेको हो प्रखर प्रतिपक्षको रूपमा यदि मैले मन्त्री बनेर त्यस्तो काम गऱ्यो भने तिमीलाई हामीले मन्त्री बन्नलाई पठाएकै होइन बहुमतै छैन त्यसकारण तिमी नराम्रो मान्छे हो भनेर आलोचना गर्ने अधिकार जनतालाई रहन्छ हामीसँग केही तपाईँ श्रोताहरू सहभागी हुनुहुन्छ उहाँहरूको कुरा सुनौँ रौतहटबाट राजेश पोखरेल हुनुहुन्छ राजेशजी नमस्ते हजुर राजेशजी तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ हजुर भन्नुहोस् मेरो प्रश्न के छ भने चाहिँ अब उहाँले त उहाँलाई मेरो प्रश्न योभन्दा अगाडि पनि बन्दैछ भने के अब फेरि संविधान चलाएको पहिलो प्रश्न हस् धन्यवाद राजेशजी उहाँको प्रश्न मैले त्यहाँ टेलिफोन त्यति क्लियर आएन उहाँले सोध्नु खोज्नु भएको नयाँ संविधान सभाले के संविधान बन्न सक्छ त्यसको ग्यारेन्टी कसरी गर्ने भनेर सोध्नुभयो अब ग्यारेन्टी भन्दा पनि अब हरेक प्रतिनिधि साथीहरूले संविधान बनाउने आफ्नो आफ्नो दृष्टिकोण अगाडि राख्ने त्यो त अधिकार राख्ने कुरा कुरामा त्यो गर्नुपर्छ तर यो संविधान सभा विघटन गर्ने दिनको यदि तपाईँहरूले हेर्नुभएको टिभीहरू रेडियो सुन्नुभएको भए थाहा हुन मैले अति नराम्रोसित आलोचना गरेको थिएँ किनभने हामी दिनभरि त्यहाँ समय दिएको अनुसार हामी संविधान सभामा हामी उपस्थित थियौँ तर सरकार र यो सरकारका यो शासक दलहरू त्यहाँ उपस्थित भएनन् र जुन बेला हामीले समय दिएको हो त्यो समयमा तिनीहरू सबै उपस्थित हुनुपर्ने सभामुख समेत उपस्थित हुनु भएन त्यसबेला त्यसकारण सदनलाई थाहै नदिकन सिंहदरबारमा केही दलहरू बसेर त्यो निर्णय गर्न नपाइने थियो त्यो त्यसकारण अहिलेका सबै शासकहरू जनताका आलोचनाका पात्र हुन् कहिले पनि गर्नुहुन्न यदि संविधान सभालाई भङ्ग गर्ने हो भने सदनमा आएर भन्नुपर्ने हो त्यो त्यो सिंहदरमा लुकेर भन्ने कुरा या बालवाटारमा लुकेर भन्ने कुरा होइन हामी त्यहाँ मौजुद थियौँ त्यसकारण तिनीहरूले प्रजातन्त्रको हरेक एउटा नर्म्सहरूलाई पनि उल्लङ्घन गरेका छन् तिनीहरूले त्यस्तो गर्न नहुने अहिले पनि चार दलहरू मिलेर शासक दलहरू मिलेर संविधानको संशोधन गर्नुहुन्छ र संसदले गर्ने कामहरू के चार पार्टीले गर्नुहुन्थ्यो हिजो राजाले गाड्यो मन परि गऱ्यो भने राजाले गाड्यो आज तिनीहरूले नै गरिरहेका छन् भने यिनीहरू पक्रि नभएका जनताबाट चुनिएका पहिलेका राजाहरू जस्तै छन् यिनीहरू सामन्तहरू छन् यिनीहरूको दृष्टि प्रजातन्त्र गणतन्त्रको कुरा गर्ने यिनीहरूको काम कारवाही दृष्टिकोणहरू सबै सामन्तवादी छन् त्यो भनेको के हो संविधान बन्दैन कि भनेर सोच्ने त्यो होइन र सदनमा भएका सबै पार्टीहरूको सल्लाहबाट मात्रै उनीहरूले निर्णय गर्नुपर्ने थियो उनीहरू चार पार्टीले मात्रै जनताले मेन्डेट दिए हो उनीहरू मात्रै हुन् त त्यसो भए यो त अफगानिस्तानमा जसको धेरै फौज हुन्छ जसको बन्दुक धेरै हुन्छ उसले शासन चलाउँछ वार्डलर्सहरू हुन् युद्ध सरदारहरू यिनीहरू पनि युद्ध सरदारै हुन् गुण्डाहरू पालेका युद्ध सरदार हुनुहुन्ने यिनीहरूले मन पनि गर्न पाइन्छ त्यसरी हामीसँग रोल्पाबाट सङ्गीत बुढा मगर हुनुहुन्छ सङ्गीतजी नमस्ते हजुर नमस्ते नारायण विचुक्तिजीलाई पनि नमस्ते मेरो नमस्ते हजुर मेरो प्रश्न अहिले चाहिँ नेपाली जनता जुन चाहिँ संविधान सभा नबनेको अवस्थामा जो निराश भएका छन् यो अवस्थामा फेरि संविधान सभालाई विघटन गर्ने कुरा जुन यो साना दलहरूले गरेका छन् यसले पार्ने प्रभाव चाहिँ नराम्रै पार्छ होला त्यसो भए यदि चाहिँ त्यो गर्दाखेरि यो विरोधी विरोधी भएन र भन्ने चाहिँ नम्बर एक म प्रश्न राख्न चाहन्छु दोस्रोमा अब मोहन भे किरणको किरण सहितको जुन चाहिँ साना दलहरूले जुन के भन्छ यो संविधान सभालाई विघटन गर्ने कुरा जुन चाहिँ चुनावलाई विघटन गर्ने कुरा गरिरहनु भएको छ यसको चाहिँ बाँकी चाहिँ कार्ययोजनाहरू के हुन्छन् मतलब चाहिँ जनतालाई चाहिँ निकास दिने खालको योजना कस्ता खालके खालका छन् र चाहिँ फेरि चाहिँ अब जनतालाई फेरि संविधान सभाको चुनावलाई विघटन गरेर जनतालाई एउटा फेरि निराश फेरि चाहिँ एउटा दमन एउटा फेरि भयो त्रास मैले चाहिँ एउटा युद्धमा जाने हो या चाहिँ एउटा निकास दिने यो मेरो प्रश्न हस् धन्यवाद सङ्गीत बुढा मगर हुनुहुन्थ्यो अब तेत्तिस दलले के के गर्यो उहाँहरूको के दृष्टिकोण हो त्यो मलाई थाहा छैन हामी त्यसमा छैनौँ जहाँसम्म हिजोको संविधान सभाको कुरा छ अस्सी प्रतिशत कामहरू संविधान सभाले निर्णय गरेकै हो र बीस प्रतिशत बाँकी थियो त्यसकारण हामीले संविधान सभाको निर्वाचन भन्दा पनि संसदको निर्वाचन भएर संसदले बीस प्रतिशत काम सिद्ध्याएर संविधानको घोषणा गरे पनि हुन्छ भनेर हामीले भनेका हौं र यी अब शासक दललाई यो कुरा स्वीकार भएन त्यसकारण फेरि संविधान सभाको चुनाव हुने भएको छ भए पनि नभए पनि त्यसलाई हुन्छ भनेरै जानुपर्छ तर फेरि पनि म तपाईँहरूलाई सारा जनतालाई म के भन्न चाहन्छु भने अहिलेसम्मको स्थिति भोलि के होला म भन्न सक्दिनँ यदि जात जाति भाषाभाषीको आधारमा सङ्घ राज्य या राज्यको पुनस्थापना नहुने भए एक मधेस एक प्रदेश र आत्मनिर्णयको अधिकार नहुने भए त्यो पारित नहुने भए पनि संविधान सभाको चुनाव हुँदैन या अथवा संविधान सभा बने पनि त्यो पारित गरेन भने जबरजस्ती पारित गराउने सम्भावना छ अब हामीले दुईटा रोज्नुपर्छ देशलाई विभाजित गरेर टुक्रा टुक्रा पारेर छताछुल्लो पार्ने हो या संविधान सभाको नाउँमा हामीले हस्ताक्षर दिएर विदेशको हातमा देशलाई सुम्पने हो दुईटा विचारमा एउटामा हामीले जानुपर्ने हुन्छ धन्यवाद हामीसँग पाल्पाबाट माधव प्रसाद नेपाल हुनुहुन्छ माधवजी नमस्ते पाल्पामा माधवजीको टेलिफोनमा समस्या आयो हामी अर्का काँचीतिर लाग्छौँ भरत भुषालजी हुनुहुन्छ भरतजी नमस्ते हजुर नमस्कार अतिथिलाई पनि नमस्कार नमस्ते मेरो प्रश्न के छ भने यहाँले मजदुरका किसिमका कुरा त गर्नुहुन्छ तर यसमा यहाँ चाहिँ सधैँ प्रतिपक्षमा रहनुभएको पहल देखिने एउटा कुरा एउटा प्रश्न अर्को कुरो यो चारका चाहिँ यो चुनाव गर्ने भनिएको छ कि वैद्य पक्षलाई यो यसलाई चाहिँ चेलेर अथवा गएर अथवा सहमतिमा कसरी लान सकिन्छ यहाँको पार्टीको अवधारणा के स्पष्ट हुन्छ अब सबभन्दा पहिले हाम्रो पार्टी विभिन्न जिल्लामा सक्रिय छ अहिले पनि र हाम्रो पार्टीको साइज अनुसारै हामीले गतिविधि गर्ने हो र पहिलो कुरा यो जवाब दिउँ हामी चुप ल्याएर बसेका होइन दोस्रो महत्त्वपूर्ण कुरा चुनाव गराउने काम सरकारको हो र अरू वैद्यजीहरूसँगको कसरी बन्दोबस्त गर्ने भन्ने कुरा पनि सरकारको हो र हामीले हामीसँग कुराकानी पनि भएको छैन वैद्यजीहरूको त्यसो भएको हुनाले त्यो विषयमा हामी कमेन्ट गर्न चाहन्छौँ तपाईँले मलाई अघि मैले तपाईँलाई भक्तपुरमा त तपाईँलाई जिताएको छ नि भन्दाखेरि तपाईँले त्यो प्रश्न त्यति तर्कसङ्गत भएन भनेर भन्नुभयो तर मैले बुझेको नि तपाईँलाई भक्तपुरका जनताका लागि त तपाईँ त बहुमतकै मान्छे हो नि त अब तपाईँहरूले देशभरिमा तपाईँ ठुलो पार्टी हुन सक्दैन भन्ने थाहा भएर भक्तपुरले नि कि भोट दिनु बन्द गर्नु पर्यो नभए भक्तपुरका जनता अथवा तपाईँहरू जहाँ जहाँबाट तपाईँले उठाउनु भएको छ समानुपातिकमा तपाईँहरूको देशभरिबाट भोट आएको छ जहाँबाट तपाईँहरूलाई उठा जसले हाले उनीहरूले आखिर चाहेको तपाईँहरूले जुन रोजगारीको कुरा गरिरहनु भएको छ विकासको कुरा गरिरहनु भएको छ जनताको दुःख घटाउने सुख बढाउने कुरा गरिरहनु भएको छ त्यसमा जसले तपाईँलाई भोट हाल्छ तपाईँको पार्टीलाई भोट हाल्छ त्यसमा आस्था हुन्छ नि त्यो त्यस्तो हो जबकि व्यक्तिलाई भोट दिएको हामीले मान्नुहुन्न त्यो घोषणापत्रलाई पार्टीको घोषणापत्रलाई मत दिएको मान्नुपर्छ अब भक्तपुरमा म उठे पनि त्यही हो अरू मेरा साथीहरू उठे पनि त्यही हो व्यक्तिलाई भन्दा पनि घोषणापत्रलाई मत दिने हो सबैले र अब जहाँसम्म यो काम गर्ने काम हो त्यो सरकारले काम गर्छ र जो बहुमतको सरकार हुन्छ उसले काम गर्छ तर एउटा कुरा म के भन्नु भने हाम्रो विचारसँग सहमत नहुने सरकारहरू पनि हुन्छन् तर ती सरकारले हामीलाई आलोचना गर्ने ठाउँ कहाँ हामी पाउँछौँ भने उहाँहरूको घोषणापत्रमा घोषणापत्रमा उहाँले सबैलाई रोजगार दिने भनेर उहाँले भन्नुहुन्छ भने सरकारमा गइसकेपछि उहाँले दिनैपर्छ किनभने उहाँहरूले जनतालाई वचन दिनुभएको छ त्यसको आधारमा जनताले उहाँहरूले भोट दिएको हो यदि उहाँहरूको घोषणा पत्र अनुसार उहाँले काम गर्नु भएन भने जनताले उहाँहरूलाई विश्वासघात गर्नुभयो उहाँले फेरि निर्वाचनमा आउने नैतिक अधिकार हुँदैन थियो जनताले पनि उहाँहरूलाई ठूलो पार्टीको मान्छे प्रधानमन्त्री भएको मान्छे मन्त्री भएको मान्छेहरू भोट दिनुहुन्न नैतिक प्रश्न यो हो नयाँ मान्छेले त्यही पार्टीको नयाँ मान्छेले भोट दिनुहुन्छ तर पुराना नेताहरू जो मन्त्री भएका छन् प्रधानमन्त्री भएका छन् नालायक भइसकेका छन् असफल भइसकेका छन् तिनीहरूलाई मत दिनुहुन्न भने मेरो जिकिर हो सो तर टेलिफोनमा पर्खेर बस्नु आज म उहाँलाई पाले पालो लिन्छु तर केही कुरा विचारहरू हामीलाई फेसबुक ट्विटरबाट आएका छन् म त्यो केही सुनाइहाल्छु डिबी कार्कीजी बागलुङबाट हामीलाई फेसबुकमा लेख्नुहुन्छ नायन सर के अब फेरि पनि संविधान सभाको चुनाव गर्दा संविधान बन्नेमा ग्यारेन्टी छ र तेत्तिस दल वैद्य समूहले भाग नलिए पनि चुनाव भयो भने संविधान बन्ने कुरा अप्ठ्यारोमा पर्छ कि भन्नु हो हुन त यो तपाईँले यो दुईवटा सरकारसँग जोडिएको कुरा वैद्यसँग जोडिएको कुरा भन्नुभयो तर तपाईँ यति चाहिँ पुरानो सबै माहौल राजनीति देख्नु भएको छ तपाईँले आकलन गर्नु पर्यो भने तपाईँको जवाब के हुन्छ मैले भने यदि जात जाति र भाषाभाषीको आधारमा राज्यको पुनर्संरचना नहुने हो भने एक मधेस एक प्रदेश आत्मनिर्णयको अधिकार नहुने भयो भने संविधान सभाको निर्वाचन भए पनि संविधान सभा बने पनि त्यो सफल हुनेवाला छैन हामीलाई फेसबुकमा प्रदीप परियारजी लेख्नुहुन्छ देशलाई सात वर्ष पछाडि धकेल्ने काम त तपाईँहरू कोही संलग्नतामा भयो तपाईँहरू पनि दोषी त हुनुहुन्छ नि भन्नुभयो त्यो गलत हामी त्यसमा सहमत छैनौँ किनभने हामी सरकारमा गएनौँ जो जो सरकारमा गएका छन् तिनीहरू जिम्मेवार छन् संविधान निर्माणको सवालमा जोड्नु खोज्या हो कि त्यसो हो भने हामी त प्रतिपक्षको रूपमा उहाँहरूको विरोधमा हामी अडान राख्दै एक्लै भए पनि हामी अडान राख्दै आएका छौँ जस्तो कि उदाहरणको निम्ति हरेक कुरामा जात जाति र भाषाभाषीको आधारमा राज्यको श्रद्धा हुनु हुँदैन एक मधेस एक प्रेसलाई आत्मनिर्णयको अधिकार हुँदैन देशलाई विभाजन गर्छ विखण्डन गर्छ भनेर हामीले एक्लै पनि लडिआएका छौँ त्यसकारण हामी दोषी होइनौँ हामी दोषी हुने भयो भने देशलाई त विदेशको हातमा सुम्पनुपर्ने भन्ने अर्थ लाग्छ त्यसकारण हाम्रा प्रश्न गर्ने हाम्रा मित्रहरू पनि बडा गम्भीर भएरै प्रश्न गर्नुपर्ने म देख्छु एक नागरिकको हिसाबले धन्यवाद छ तपाईँले अघि नैदेखि विदेशीको हातमा देश जान्छ देश चाहिँ टुक्राइदिए हुन्छ त्यस्तो हुने गर्ने हो भने भनेर जुन भनिरहनु भएको छ विदेशीसँगको सम्बन्ध विदेशीको हातमा देश जाने खालको कुरो कसरी देखिँदो रहेछ जस्तो कि तपाईँहरूलाई थाहा छ पत्र पत्रिकामा आइसकेको कुरा हो वीरगन्जको भारतीय कमर्सियल एटेचीले सिधै भनिदियो नि यो तराईलाई विभिन्न क्षेत्रमा विभाजित गर्ने कुरा मेरो हृदयलाई टुक्रा टुक्रा पारेको जस्तै हो भनेर उहाँले भन्नुभयो के उहाँ जस्तो एउटा कुटनीतिक व्यक्तिले भन्नुहुन्छ उहाँले भन्नुभएको होइन भने यो भारत सरकारको नीति हो यो भारत सरकारले त्यही चाहेको हाम्रो देशमा कतिवटा जिल्ला बनाउने कतिवटा गाविस बनाउने कतिवटा राज्य बनाउने हाम्रो कुरा हो दिल्लीले निर्णय गर्ने कुरा होइन यो यो विषयमा यो ठूला पार्टीहरूले विरोध गरेनन् त्यसकारण म फेरि फेरि ठूला ठुला पार्टी र शासक दललाई भन्छौँ तपाईँहरूले देश र जनताको विचार भावनालाई हेर्नुपर्छ दिल्लीको भावनालाई हेर्ने होइन अब अर्को एउटा प्रश्न पनि उब्जिन्छ जस्तो एउटा कुनै सरकारी सानो तहको कर्मचारी भारतको त्यत्रो ठुलो देशको एउटा सानो कर्मचारीले बोलेको कुरो हामीले गलत समात्ने हो भने हाम्रा नेताहरू तपाईँले देखिरहनुहुन्छ हरेक दिन के के बोल्दै हिँड्छन् सरकारमै बसेका मन्त्री समेत के के बोल्दै हिँड्छन् त्यो कुरालाई सरकार देशको आधिकारिक धारणा भनेर भन्न कसरी मिल्ला र त्यस्तो होइन भने प्रतिक्रिया आइसकेपछि भारत सरकार त्यसलाई तुरन्त निकाला गर्नुपर्छ त्यसको राजीनामा माग्नुपर्छ या त खण्डन गर्नुपर्छ उसलाई नोकरीबाट हटाउनुपर्छ तरिका त्यही हो कहिलेकाहीँ त्यसो आफ्नो देशको नीतिसँग नमिल्ने काम गरेको खण्डमा उनीहरूलाई निकाला हुन्छ त्यो अहिलेसम्म गरेको छैन त्यसैले मैले यो कुरालाई उठाइरहेको छु हाम्रा जनसङ्ख्या बराबरको उसको कर्मचारी होला ठुलो छ नि त्यो देश ठुलो भएर देश भनेको ठुलो सानो होइन कि सार्वभौमिकताको कुरा हो हिन्दुस्तान धेरै ठुलो देश र जनसङ्ख्या धेरै भएको बेलायत त त्यसको तुलनामा त साह्रै सानो हो नि तर दुई सय वर्षसम्म बेलायतको अधीनमा भारत बस्नु पर्यो त्यस कारण ठुलो र सानो भन्ने कुरो आउँदैन भनेपछि हाम्रो नेपालबाट जुन दल नेताहरू सरकारले चाहिँ त्यसको विरोध गर्नुपर्ने गर्नुपर्ने त्यो त्यो गरेनन् भने त गरेनन् एउटा सार्वभौम देशको नाताले त्यसकारण म फेरि पनि भन्छु ती नेताहरू नालायक छन् उनीहरूले फेरि चुनावमा आउने उनीहरूको नैतिक अधिकार हुँदैन र जनताले तिनीहरूलाई भोट दिनुहुन्न पैसाको आधारमा जातको आधारमा क्षेत्रको आधारमा पार्टीको नाउँमा भोट दिनुहुने थिएन र भोट दिने छैनन् भन्ने म आशा गर्छु हामीसँग डोटीबाट डिबी पुन्जी पर्खेर बस्नु भएको छ डिबीजी नमस्ते नमस्ते हजुर डिबीजी उहाँलाई नि मेरो नमस्कार नमस्कार मेरो पनि हजुरलाई मेरो क्वेसन हजुरको कुरा सुन्दा साह्रै राम्रो लाग्यो होइन तपाईँले जुन किसिमको जनताकालाई कुरा राख्नुभयो नि हो ती कुराहरू पुरा गर्न सकिन्न कि भन्ने हिसाबले पदमा नजानु भएको हो कि डरले होइन अनि अर्को प्रश्न भनेको नेपालका दलहरू पदकै लागि राजनीति गरेको देखिन्छ तपाईँ त अहिलेसम्म कुनै पदमा नि जानु भएन यसरी नै जिन्दगी गयो नि तपाईँको त के का लागि राजनीति गर्नुभएको त तपाईँले मेरो प्रश्न अब राजनीति भनेको व्यक्तिको हिसाबले हेर्नुहुन्न हामीले यो डरले पनि होइन म त डर त केही पनि होइन हामी त काम गर्छौँ भनेर आएको तर जनताले हामीलाई त्यो ठाउँमा पुर्याएको छैन सरकारमा तिमी जानुपर्छ भनेर हामीले बहुमत दिएको छैन र जनताको मान्नुपर्छ सबैले मान्नुपर्छ हेर साना पार्टी अथवा नेमकिपा तिमीलाई अहिले हामीले मत दिएका छैनौँ त्यसैले तिमी सरकारमा जानुहुन्न ठुल्ठुलो पार्टीहरूलाई हामीले अहिले पत्याएको तिनीहरूले काम गर्नुपर्ने थियो भन्ने भावना हो अबको चुनावमा पनि फेरि जनताले नबुझेसम्म तिनीहरूलाई नै विभिन्न कारणले दिनेछन् त्यो दिन पनि आउनेछन् जब तिनीहरूलाई मत दिने छैनन् जनता हुन त अब तपाईँले भनेको कुरा तपाईँको हदसम्म सही होला तर मैले अर्को हिसाबले यसलाई व्याख्या गरेँ भने जस्तै यहाँ बहुमत त कसैले पनि पाएनन् ठुला पार्टीहरू त छन् ठुला पार्टी छन् तर तपाईँ त्यो ठुलो पार्टीले बहुमत नपाउनु भनेको त्यसमा कोही न कोही त सामेल हुनु पर्यो जस्तै तपाईँको एकृत नेकपा माओवादी ठुलो पार्टी भएर आयो तर बहुमत आएन कङ्ग्रेससँग पनि बहुमत छैन एमालेसँग पनि बहुमत छैन मधेसका दलहरूसँग पनि बहुमत छैन तपाईँसँग पनि बहुमत छैन भनेपछि के अब नेपालमा सरकारै नचल्दैन यदि बहुमत भएन भने संयुक्त सरकारहरू बन्छ नि यो संसदीय व्यवस्थाको एउटा परम्परा त छ नि र संसदमा ती पार्टीहरूको संयुक्त सरकार छ बहुमत छ हाम्रो छैन तपाईँहरू सरकारमा सामेल भयो भने पनि त बहुमत त बन्दो रहेछ नि त होइन होइन मेरो बहुमत हुँदैन अरू पार्टीकै बहुमत हुन्छ नि त स्थिति चाहिँ त्यो हो हामीसँग दिवस कुमार सेजवाल हुनुहुन्छ जुम्लाबाट हुनुहुन्छ दिवसजी नमस्ते टेलिफोनमा समस्या आयो जुम्लाको हामीसँग मानपुरबाट वासुदेव पौडेल हुनुहुन्छ दाङ मानपुरबाट वासुदेवजी नमस्ते हजुर नमस्कार हजुर वासुदेवजी विजयजीलाई पनि मेरो नमस्कार पनि नमस्कार छ हजुरले एउटा कुरा राखिराख्नु भएको छ यो संहिताको विषयमा जुन पुरानो मुद्दा चाहिँ यथावत भइरहेको छ यथावत कुराहरू चाहिँ मिलिरहेको छैन त्यो अवस्थामा चाहिँ फेरि संविधान सभामा जानु भनेको देशलाई चाहिँ कतै कुनै अर्को देशसँग चाहिँ मिलाउने प्रक्रियामा त छैनन् ठुला पार्टीहरू त्यसैको विरोधमा हामी छौँ त्यसले साह्रै दुःख लागिरहेको छ कि त्यसैले ठुला पार्टीहरू जो जात जाति र भाषाभाषीको आधारमा एक मधेस एक प्रदेश र आत्मनिर्णयको अधिकारको पक्षमा लिन्छन् तिनीहरूलाई मत दिनुहुन्न भन्ने मेरो विचार हो विचारमा त सानो पार्टी पनि त ठुलो हुन सक्छ नि त अब सङ्ख्याको हिसाबले चाहिँ हाम्रो अब पत्रकार बन्धुहरूले पनि के गरिराख्नु भएको छ भनेपछि सानो र ठुलो भनेर छुट्याइराख्नु भएको छ कि विचारमा त अब ठुलो सानो पार्टी पनि ठुलो हुन सक्दैन र विजयजी त्यो त मैले भने विचार ठुलो र सानो हुँदैन सङ्ख्या र आकार होला त्यसो भएको हुनाले विचार भनेको विचारकै हिसाबमा ठिक र बेठिक भन्नुपर्छ हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो वासुदेव पौडेल दाङ मानपुरबाट हामीसँग माधव प्रसाद नेपाल हुनुहुन्छ पाल्पाबाट माधवजी नमस्ते हजुर नमस्कार अतिथिलाई पनि नमस्कार नमस्कार मेरो जिज्ञासा या प्रश्न या चिन्ता यो छ कि हजुरको विचार साह्रै राम्रो लाग्यो तर कम्तीमा पनि एउटा सरकारमा गएर एउटा मन्त्रालय सम्हालेर त्यहाँबाट परिवर्तनको थालन गरेको भए राम्रो हुन्थ्यो भन्ने मेरो एउटा सुझाव छ र हजुर संविधान सभाको पक्षमा या विपक्षमा संविधान सभाको चुनाव हुनै सक्दैन या भयो भने पनि अहिलेको जुन मुद्दाहरू छन् यहीले यसले संविधान सभाको पछि संविधान बन्न सक्दैन मेरो विचारमा यी मुख्य मुद्दाहरूमा अहिले सहमति गरेर गरेर संविधान सभाको निर्वाचनमा गए संविधान बन्न सक्छ कि भन्ने मेरो एउटा अहिले संविधान सभा नभएको बेलामा संविधानसँग सम्बन्धित कुराहरू हामीले गर्नु हुँदैन किनभने जनताले पठाएका मानिसहरू नभइकन हामीले अहिले नै संविधान सभाको कुरो टुङ्गा लगाउनु भनेको जनताको प्रतिनिधित्वको विरोध हुन्छ त्यो सिद्धान्त त एकदम गलत हुन्छ त्यो नगरौँ हामी विचारहरू राखौँ त्यसैले चुनावमा हामीले सबैले छलफल गर्नुपर्छ यस विषयमा नेताहरूसँग प्रश्न गरेर आफ्नो विचारहरू राखेर जनसभा गरेर अन्तर्क्रियाहरू गरेर र जन लोकमतहरू तयार गरौँ हामीले जे गर्नुपर्ने हो र त्यो संविधान सभा गइमा गइसकेपछि मात्रै त्यो गर्नुहुन्छ अहिले नै गऱ्यौँ भनेदेखि त्यो चुनाव भनेको जनताको भावनाको प्रतिनिधित्व गर्ने भनेको त्यो नक्कली काम मात्रै हुनेछ त्यो त्यसो नगरौँ यो त तपाईँले नयाँ कुरा गर्नुभयो नि अध्यक्षज्यू धेरै विज्ञहरू कानुन सम्बन्धी जानकार मान्छेहरूले हामी किन संविधान बनाउन सकेनौँ भन्दा गएको संविधान सभामा एउटा प्रारूप जुन सिद्धान्त का आधारमा संविधान बन्छ भन्ने कुराको टेकै नटेकाइकन हामी संविधान सभाको निर्वाचनमा गयौँ त्यसले गर्दा चुनावमा संविधान दिन सकेन भने सिद्धान्त केही आधारभूत कुराहरूमा चाहिँ हामी यसै गरी जान्छौँ भन्ने कुरा नलिकन जाने हो भने फेरि वाद विवाद बहसले कतै संविधान निर्माण अप्ठ्यारो पो पार्छ कि भन्ने जिज्ञासा त आम मान्छेमा छ अब अरू अरू देशमा कसरी संविधान बन्ने भन्ने कुरा हामी धेरैलाई थाहा छ र संविधान सभामा यस्ता साथीहरू पनि हुनुभयो हामीले भनेकै जस्तो संविधान बन्यो भने ठिक होइन भने नठिक भन्ने अडान अडान लिने मानिसहरू रहे त्यसमा सबैको त्यस्तै किसिमको दृष्टिकोण भएपछि एकले अर्कोलाई चित्त नबुझाउन बुझाउन नसकेपछि हुने त यही हो जस्तो कि एउटा पक्ष म भनौँ माओवादी नै भनौँ जात जाति भाषाभाषीको आधारमा एक मधेस एक प्रदेश र आत्मनिर्णयको अधिकार नदिने हो भने हुँदैन भनेर मधेसवादी दलहरू ए माओवादी एकै ठाउँमा पर्यो कि त्यसै देशलाई छिन्न भिन्न पार्ने कुरासँग हामी सहमत हुन सकौँला उनीहरूले पनि यो त जनता यही चाहन्छन् भन्छन् जनता के चाहन्छन् भन्ने कुरा प्रारूप लिएर गएपछि थाहा हुने हो कि त्यसकारण त्यो एउटा पहिले नै एउटा दृष्टिकोण बनाएर आइसकेपछि त्यो मिल्ने कुरा होइन र फेरि म तपाईँहरूलाई भन्छु यसको सबै आधारभूमि भनेको दिल्ली हो साथसाथै जवाहरलाल नेहरू युनिभर्सिटी हो र उहाँले यदि अहिले भएका जुन संरचनाहरू जिल्ला नगर र गाविसको जुन संरचनाहरू त्यसलाई भत्काउने उद्देश्य हो कुनै देशमा अरू देश आएर राज्य गर्ने हो भने पहिले त्यो पुरानो संरचनालाई नभत्काइन सम्भवै छैन यो उहाँहरूको चालबाजी हो त्यसको विरोध हामी गर्दैछौँ विजिक्षीजी अब यो विदेश अब तपाईँले भनेको अनुसार त नेपालको राजनीति अहिले नेपालले होइन भारतले चलाइरहेछ भन्ने खालको कुरा गर्नुभयो अब त्यो त आजको अखबारमा तपाईँले हेर्नु हो भने हाम्रो प्रचण्डजी कति वर्ष कुन जिल्लामा इन्डियाको संरक्षणमा बसेको भनेर लेखिराखेको छ नि त्यो कुरो पहिला हामीलाई थाहा थियो हामीले भन्यौँ अहिले झन अखबार आजको अखबारमा छ भने अब हामीले के भनिराख्नु पर्यो र त्यो त भारत आफैले पनि भनिरहेको बेलामा हामीले त खालि तपाईँलाई अखबार नहेर्ने साथीहरूलाई सूचना मात्रै होइन अब कोही मान्छे कहीँ बस्ला कोही मान्छेले कहीँ गएर पढ्ला संरक्षण शब्दमा ध्यान दिनुहोला साथसाथै यो कुरा अब भारतको एकजना प्रोफेसर जो बाबुराम भट्टराईजीकै गुरु हो यसले मुनि उहाँ आएर यहाँ प्रधानमन्त्री र गिरिजाबाबु र प्रचण्डजीहरूलाई भन्नुभयो हामीले सोध्यौँ आठ दलमा उहाँहरूले के भन्नुभयो भनेपछि यो भारतको इच्छा हो भनेर उहाँले भन्नुभयो भनेर प्रस्त बैठकमा भन्नुभयो उहाँहरूले त्यो कुरो बाहिर आएको छ भनेपछि अब कसले भन्यो भन्नु न अब प्रधानमन्त्रीको प्रचण्डजीको कुरालाई पनि छुट्टा बनाऊ हामीलाई त्यो भन्न मन लाग्दैन भएको कुरा उहाँले भन्नुभएको छ त्यो कुरो जनतामा हामीले लगाएका छौँ आलोचना र विचारको यो चिज कस्तो रहेछ यो तपाईँको जुन नेता छन् जो जितेर आइरहेछन् जो ठुलो दल हुन्छ जोसँग सङ्ख्या छ आकार छ शक्ति छ ती सबैलाई एउटा एक त अहिले तपाईँले भनेको कुरालाई आधार मान्ने हो भने उनीहरू एक तहसम्म विदेशको इसारामा चले भन्ने कुरा रह्यो अनि तिनीहरूलाई जिताएर पठाउने जनता कि तिनीहरू पनि विदेशीकै इसारामा भोट हाले भन्नु पर्यो होइन जनता सचेत नभएसम्म र क्रिटिकल नभएसम्म देशको स्थिति यस्तै हुन्छ जहिलेसम्म देशका जनताहरू सचेत हुँदैनन् त्यहाँको नेतृत्व लड्नको निम्ति तयार हुँदैनन् दुई सय वर्षसम्म त हिन्दुस्तानी जनता नै पद्दलित भए जब गान्धीजीहरू र अरूहरू आउनुभयो सारा जनता सचेत भए उनी अङ्ग्रेजहरू लखेटिए भनेपछि अहिले मत हाल्ने तहसम्मको सचेतना अधिकांश नेपाली जनतामा छैन भनेर बुझ्नु पर्यो अब आउने चुनावबाट थाहा हुन्छ यो कुरा र अर्को कुरा उहाँहरूले आफैले भन्नुभएको छ प्रचण्डजीहरूले पनि मालिकले गर्ने मालिकलाई इच्छा भएन भनेर उहाँहरूले भन्नुभएको छ हाम हाम्रो के कुरा गरौँ हामीलाई विकेन्द्र ढकालजीले दैलेखबाट लेख्नुभयो फेसबुकमा लेख्नु भएको छ नेपाल चौतारिक पेजमा गएर मेरो विचार लोकतन्त्रमा निर्वाचनमा भाग लिने वा नलिने अधिकार सबै नागरिकलाई हुन्छ यसैले वैद्य माओवादी निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दैमा को कोलो पर्ने आवश्यकता छैन भनेर लेख्नुभयो उहाँको आफ्नो विचार हो हामीसँग फेसबुकमा दुर्गा लामिछानेजी लेख्नुहुन्छ सर्वप्रथम त यहाँ त आफ्नो क्षेत्रबाट जित्दै आउनुभएको नेता यसरी लामो समयसम्म जनमत पाइरहन सक्नु पछाडिको कारण के हो भनेर सोध्नु भावनालाई म अभिव्यक्ति गर्छु त्यसैले होला जस्तै जस्तै उदाहरणको निम्ति यो सरकारको आलोचना गर्नुपर्छ जुन गलत काम गर्दैछन् तिमीले उनीहरूको अगाडि झुक्नु हुँदैन है झुकेपछि उनीहरूको कार्यकर्ता र तपाईँमा केही फरक नहुने भएको हुनाले यदि तपाईँले उनीहरूको विरोधमा सङ्घर्ष गर्नु भएन भने हामी मत दिन्नौँ भने हो नि त त्यो हो त्यसकारण म जनताको प्रतिनिधिको रूपमा काम गर्दैछु फेसबुकमा हामीलाई नन्दबहादुर गेलाङजीले एउटा प्रश्न सोध्नुभयो देशको निकास लिनलाई बारम्बार राष्ट्रपति शासन लगाउनुपर्छ भनेर भनिरहनु भएको थियो विशिष्टज्यू अबको दोस्रो संविधान सभाको चुनाव पनि राष्ट्रपति शासन व्यवस्था लगाएरै भए पनि गर्ने हो कि भनेर सोध्नुहोस् किनकि अर्को एउटा मैले यसमा जोड्न खोजेको तपाईँले अहिले रिग्मी सरकारको पनि चार दलको पिछलोको भयो भनेर पनि बोलि नै रहनु भएको छ त्यो रेग्मी सरकारको बारेमा हामीले प्रस्ताव भनेका छौँ कि चार दलले त्यो निर्णय गर्न पाइँदैन तर विदेशी मित्रहरूको सहयोगले अन्य गरेर उहाँले त्यो गर्नुभयो अहिले बनाइहाल्नुभयो उहाँहरूले है अब त्यसलाई फेरि अडङ्गा लगाएर सैद्धान्तिक रूपले त हामीले यो गर्न नहुने र एउटा न्यायपालिका समेत एउटा विवादमा फस्ने भयो भनेर हामीले सैद्धान्तिक प्रश्न उठायौँ अहिले निर्वाचनको घोषणा उहाँहरूले गरिसक्नु भएको छ त्यसकारण उहाँहरूको अहिले विरोध गर्नु भनेको निर्वाचनलाई अप्ठ्यारो पार्ने हो निर्वाचन पनि एउटा सङ्घर्षको रूपरेखा हो सङ्घर्षको ठलो भएको हुनाले जुनसुकै ठाउँमा भए पनि हामी सङ्घर्ष सदन पनि सङ्घर्षको ठलो हो संविधान सभा पनि हो वर्ग सङ्घर्षको राजनैतिक सङ्घर्षको यो निर्वाचन नै झनै हो त्यस कारण यसले पनि हामी उपयोग गर्छौँ भनेपछि राष्ट्रपति शासनतिर तपाईँको अहिले खासै छैन अहिले त चुनावको कुरा उठिरहेछ त्यसैले राष्ट्रपति शासनको कुरो भएन बरु पहिले नै यो चार दल असफल भइसकेको बेलामा हुने छाँटकाट देख्दैमा मैले भनेको त्यो कुरोलाई अब मान्य भएन अब हामीले नयाँ किसिमका समस्याहरू हामी भोग्दैछौँ भोलि के होला हेर्दै जाउँ तपाईँको विचारमा राष्ट्रपति शासन भए भए योभन्दा राम्रो अवस्था अलि अलि छिटो हुन्थ्यो कसरी कसरी भने अब चार दलको बैठक बस्दा बस्दा बस्दा सारा देशै कायल भयो आज बसिया छ मिल्छ भनेको छ भोलि मिल्दैन भनेको छ फेरि हुँदा हुँदा धेरै समय लाग्यो भने तर राष्ट्रपति शासनको बेलामा एकजनाले बोलेपछि भइहाल्ने भयो त्यो उसले जे बोल्दैन हुने भयो होइन उसको त सल्लाहकारहरू होला जे पनि त बोल्दैन होला त्यो एउटा संस्था हुने व्यक्ति होइन नि त्यो भयो अब एउटा महत्त्वपूर्ण कुरो के हो भने राष्ट्रपतिलाई राखिदिएपछि त आफ्नो मान्छे घुसाउनु नपाउने भागभन्दा गर्न नपाउने भएको हुनाले नमानेको हो कुरो त यो यसमा त भागभन्डा छ नि तर तपाईँ जस्तो लोकतन्त्रमा यत्रो लामो लडाइँ लडेको र जनताको लागि जनताको अधिकार मतको आधारमा चाहिँ के अरे शासन व्यवस्था हुनुपर्छ दलीय राजनीतिमा विश्वास गर्ने मान्छेले यो भनिरहँदा कता नमिले जस्तो पनि सुनिन्छ हेर्नुहोस् त त्यो संविधान हामीले बनाएको प्रजातन्त्रले बनाएको संविधान राष्ट्रपति एकजना हुनुपर्छ किनभने देशमा केही आइपर्ला भनेर हामीले गरेको त्यस कारण राष्ट्रपति भनेको तानासाह होइन सम् धेरै सम् देशको संविधानमा राष्ट्रपतिको बन्दोबस्त छ अमेरिकाको राष्ट्रपतिको बन्दोबस्त छ के अब अमेरिका प्रजातन्त्रवादी होइन हामीले भन्नु पऱ्यो साम्राज्यवादी हो तर शैली प्रजातान्त्रिक नै हो फेरि त्यो कुरो पनि हामीले बुझ्नुपर्छ हिन्दुस्तानमा पनि राष्ट्रपति छ त्यो शक्ति पृथ्वीकरणको फरक सिद्धान्त भयो त्यहाँ तपाईँको तपाईँले भने फेरि तपाईँहरू कार्यकारी राष्ट्रपतिकै पक्षमा हुनुहुन्छ तर यसपालिको <laughs> राष्ट्रपति कार्यपाति कार्यकारी होइन तर यदि देशमा सङ्कट आइपऱ्यो भने राष्ट्रपतिलाई हामी नल्याउने आगो लागेपछि हामीले दमकललाई बोलाउनै पर्छ यो यो विषयमा बहस गर्ने बेला आएपछि फेरि <laughs> छलफल गरौँला हामीसँग दैलेखबाट सुरज कुमार पुरी हुनुहुन्छ सुरजी नमस्ते नमस्ते हजुर हजुर सुरजी छोटोमा है नमस्कार सर हजुर भन्नुहोस् न नमस्ते ल भन्नुहोस् हजुरले भक्तपुर जिल्लालाई एउटा आर्थिक मोडेलको रूपमा चलाइरहनु भएको छ र त्यहाँको जनताको माया पनि पाइरहनु भएको छ र द्वन्द्वको बेला पनि माओवादीले दुर्गम जिल्लाहरूमा सङ्घीय व्यापार प्रणाली लागू गरेर साझा पसलहरू त्यस्तो सुपथ मूल्यको पसलहरू खोलेको थियो र जनता यति महँगीको मारमा परेको छन् र भक्तपुर जस्तै भक्तपुरमा के कस्तो आर्थिक नीति लागू गर्नु भएको छ त्यो नीति अन्यत्र देशको अरू जिल्लामा लागू गर्न मिल्छ मिल्दैन सुरज कुमार पुरी दलितबाट हुनुहुन्थ्यो अब भक्तपुरमा अलग बन्दोबस्त र अलग राज्य होइन त्यसैले अरू जिल्लामा जस्तो छ त्यहाँ पनि त्यस्तै हुन्छ मैले गर्ने होइन मैले त खालि प्रतिनिधित्व गर्ने हुँ सदनमा आफ्नो पार्टीको विचार मात्रै भन्ने हुँ र माओवादीहरूले यो सङ्घर्षको बेलामा जे गरेको हो त्यो कति त्रुटिपूर्ण रह्यो यदि त्यो त्रुटिपूर्ण नरहेको भएदेखि अहिलेसम्म चालु नै रहन्थ्यो यो भक्तपुरमा त्यस्तो चाहिँ विशेष आर्थिक नीति केही छ जुन तपाईँको सरकारभन्दा फरक चलाएर त्यस्तो खालको छ र तुलनात्मक रूपले अरू ठाउँमा भन्दा भक्तपुरमा भ्रष्टाचार कम छ त्यो चाहिँ साँचो र बोल्नु तथ्याङ्कले बोल्ने हो यो कुरा तथ्याङ्कले बोल्छ तथ्याङ्कले बोल्छ साथसाथै जस्तो कि धेरै सहकारीहरू छन् भक्तपुरमा तुलनात्मक रूपले अरू जिल्लाका सहकारीहरूले अरबौँ रुपियाँ लिएर भागेका छन् काठमाडौँको एउटा सहकारी भक्तपुरमा ल्याएर राखे राख्थ्यो यो सरकारकै दोष हो चार पाँच अरब रुपियाँ खाइदियो भक्तपुरकै सडसठी करोड जन रुपियाँ जनताको लिएर गयो यसमा सरकारको दोष हो जनताको दोष होइन त्यसरी नै अरू अरू ठाउँमा पनि तुलनात्मक रूपले भन्छु म फेरि अब म मसँग त्यो तथ्याङ्क ठ्याक्कै हातमा नभए हुनाले म त्यसमा समय त्यति धेरै छलफल गरिनँ हामीसँग रामेचापबाट भीम नेपालीजी पर्खेर बस्नु भएको छ भीमजी नमस्ते भीमजीको टेलिफोनमा समस्या आयो रामेचापबाट सरलाईतिर लाग्छु म डुनीराज पोखरेल पर्खेर बस्नु भएको छ पोखरेलजी नमस्ते सरलाईको टेलिफोनमा पनि समस्या आयो हामी लगभग कार्यक्रम अन्त्यतिर पनि आइसक्यौँ रोल्पाबाट म नारायण केसी पोखरेलजीलाई लिन्छु नारायणजी नमस्ते नमस्कार हजुर नारायणजी पनि नमस्कार नमस्कार मेरो पनि अस्तिलाई म विशेष गरी एक दुईवटा क्वेसन मात्र राखेँ राष्ट्रियताको सवालमा चाहिँ हिजोदेखि हजुर चाहिँ भारत र नेपालको असमान सन्धिको बारेमा चाहिँ प्रश्नहरू उठाइराख्नु भएको छ एउटा चाहिँ मैले भेस्टाल टलीको पुस्तकमा पनि हजुरले चाहिँ असमान सन्धिको विरोध गरेको कुराहरूलाई चाहिँ पढ्न पाएको थिएँ अनि खास गरी वैद्यहरूले पनि यो राष्ट्रियताको सवालमा कुराहरू उठाइरहेका छन् राष्ट्रिय नेपालको राष्ट्रियता सङ्कटमा छ भन्ने कुरा छ उहाँहरूको मुद्दा र तपाईँको मुद्दामा के फरक छ अनि जुन संविधान सभाको चुनावको कुरा छ वैद्यहरूले बहिष्कार गर्ने भन्ने कुरा छ यो भयो भने यो वैद्यहरूलाई समर्थन गर्ने पार्टी कार्यकर्ता र जनताहरू चाहिँ वैद्य संविधान सभाको विरोधमा जाने अनि अरू चाहिँ संविधान सभाको चाहिँ चुनावतिर जुट्दाखेरि यो कस्तो माहौल सिर्जना होला यसमा तपाईँको धारणा के हो सबभन्दा पहिले संविधान सभाको चुनावमा भालिनु लिनु नलिनु आफ्नो पार्टीको रणनीतिमा निर्भर हुन्छ उहाँले क्रान्ति गर्ने हो या के गर्ने भयो आन्दोलन गर्ने भयो उहाँको आफ्नो स्ट्रेटेजी होला है त्यो मलाई थाहा छैन जहाँसम्म हामी चाहिँ राष्ट्रियताको कुरा मैले राष्ट्रियताको कुरा उठाउने भने मैले देशभक्तिको कुरा उठाउँछु देशको सार्वभौमिकताको कुरा उठाउँछु यदि राष्ट्रियताको कुरा उठाउने भने धर्म जाति भाषा कला संस्कृति पनि आउँछ साथसाथै राजा त्यसमा गाँसिने भएको हुनाले मैले देशभक्तिको मात्रै कुरा गर्छु साथसाथै सार्वभौमिकता भनेको त्यस्तो शक्ति हो जो भित्री वा बाहिर कुनै पनि शक्तिको अगाडि झुक्नु नपरेको होस् अहिले हाम्रो देशलाई झुकाउन खोजिएको हुनाले यो विषयमा मैले उठाएको हुँ सार्वभौमताको प्रश्न राष्ट्रियताको होइन त्यो त्यही त्यही सवालमा यता तपाईँहरू चुनावमा जाने भन्नुभयो उहाँहरू नजाने भन्नुभयो हुनाले फरक रणनीति चाहिँ के हो त भनेर सोध्ने उहाँको लाइन हो कि उहाँहरूले किन चुनावमा जान्न भन्नुभयो त्यो मलाई थाहा छैन मुख्य कुरा यो अब थाहा पाएपछि त्यो तपाईँहरूको बाटो चुनावबाटै सार्वभौमिकता जोगाउने बाटो त्यो पनि होइन सार्वभौमिकताको चुनावले यो सरकारले रोक्छ भन्ने कुरा होइन मेरो त्यसको निम्ति हामीले लड्नुपर्छ भन्ने हो राष्ट्रियता र सार्वभौमिकता फरक कुरा हो गणेश तिवारीजी नुवाकोटबाट पर्खेर बस्नु भएको छ म त आजको अन्तिम श्रोता लिन्छु म गणेशजी नमस्ते नमस्ते हजुर गणेशजी छोटोमा है उहाँको टेलिफोनमा समस्या आयो लाइन डिस्टर्ब आयो म हामी अन्तिम अन्तिमतिर पनि आयौँ धेरै श्रोताहरूले आफ्नो जिज्ञासा राख्नुभयो एउटा जिज्ञासा तपाईँले अहिले अब चुनावले केही नयाँ स्वरूप ल्याउनुपर्छ जसले देश र जनताको हित गर्छ भन्ने लाइनमा कुराकानी गर्नुभयो होइन लैजानुपर्छ हामीले यो ठुला दलहरूले या शासक दलहरूले फेरि आफ्नै भागभन्डाको राजनीतिमा जाउँ हामी खाइ पाइआएको नछोडौँला भन्ने उहाँहरूको विचार होला त्यस्तो नहोस् भने हामी चाहन्छौँ जनताको भावनाको अभिव्यक्ति अब आउने संविधान सभा या संसदले गरून् भन्ने म चाहन्छु एउटा प्रश्न तपाईँ दुई हजार तिस सालदेखि एकतिस सालदेखि नेपाल मजदुर किसान पार्टीको अध्यक्ष हुनुहुन्छ त्यहाँ पनि नयाँ कुरा केही चाहिएको छ कि होइन नयाँ कुरा भनेको नयाँ विचार हो हामीले अहिले अन्तर्राष्ट्रिय रूपले साम्राज्यवादको विरोध उपनिवेशवादको विरोध र सैद्धान्तिक रूपले हामीले आधुनिक संशोधनवादको विरोधमा सङ्घर्षरत छौँ र यो अहिलेको एमाले यिनीहरूलाई हामी एउटा राम्रो प्रखर कम्युनिस्टको रूपमा हामीले लिइरहेको छैनौँ जस्तै कसै कसैले यो मदन भण्डारीको कुरा गर्छन् एकजना एमालेका हाम्रो केन्द्रीय समितिको साथीसँग मेरो कुरा भन्नुभयो तपाईँहरूले धेरै भन्नुभयो म चाहिँ त्यसरी प्रभावित हुने मान्छे होइन भनेर सिधै भने किनभने तपाईँको मदन भण्डारी भनेको व्यक्तिगत रूपले उहाँसँग मेरो केही गुनासो छैन राम्रै साथी हुनुहुन्छ सँगै हामी सङ्घर्ष पनि गरेको हौँ तर नेपालको बर्निस्टिन हो भनेर मैले भने उहाँले सोध्नुभयो कि बर्निस्टिन भने के हो केन्द्र समितिको सदस्य हुनुहुन्छ बर्निस्टिन भनेको मार्क्सवादलाई फेर्नुपर्छ संशोधनवाद गर्नुपर्छ भन्ने व्यक्ति हो जो आलोचनाको पात्र हो रेडियो अर्पण एक सय चार थोप्लो पाँच megahertz Arpan time change अहिले बिहानको नौ बज्यो अहिले बिहानको नौ बज्यो रेडियो अर्पण